स्वागत छ विदुर तिमले सिन्हाजी धन्यवाद आज हामी तपाईँसँग गुल्मिमको ट्राफिक समस्या र जनचेतना सम्बन्धी कुराकानी गर्नेछौँ र साथमा जनचेतनामूलक गीत पनि हामी कुराकानीको बिचबिचमा छाड्नेछौँ है त हस् जुन चालकहरूबाट भन्दा अलिक त्रास चाहिँ बालिकाहरूबाट बढी देखियो उल्लो रोडबाट पलतिर निस्किने बाटैमा खेल्ने त्यो जुन क्रियाकलाप हुन्छ बालिकाहरूबाट त्यसबाट बालबालिका असुरक्षित भए त्यसका अलावा उनीहरूबाट बच्नका लागि चालकहरूलाई पनि निकै गाह्रो देखियो यसलाई न्यूनीकरणका लागि के गर्नु भएको छ तिमले सिन्हाजी सर्वप्रथम सर्वप्रथम त हामीले यो चालकहरूलाई ट्राफिकले चाहिँ सवारी चालकहरूलाई चाहिँ तपाईँले चाहिँ फलानु अनुसार फलानु गल्ती गर्नुभयो भनेर उहाँहरूको लाइसेन्स खिचेर कारवाही गर्नु सजिलो छ तर आम समुदायमा बालबच्चा समुदायहरूमा चाहिँ उहाँहरूलाई ट्राफिकले जबरजस्ती ल्याएर उहाँहरूलाई कारवाही गर्न पनि नमिल्ने अवस्था छ सबैभन्दा ठुलो कुरा ट्राफिक चेतनामूलक कार्यक्रम गर्नु नै उपयुक्त हुने ठानेर हामीले विद्यालयहरूमा सम्भव भ्याएसम्म आफ्नो समयले पुगेसम्म हरेक स्कुल विद्यार्थी ट्राफिकसँग चाहिँ ट्राफिक जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौँ त्यस्तै हामी हामीले चाहिँ अस्ति भर्खर मात्रै हामीले सिद्ध बाबा कलेजमा चाहिँ कलेजका विद्यार्थीहरूलाई अनि स्कुलका विद्यार्थीहरूलाई गएर स्कुल स्कुलमा त्यहाँको टिचरहरूसँग चाहिँ टाइम मागेर हामीले ट्राफिक सम्बन्धी केही क्लासहरू दिन्छौँ हामीलाई टाइम मिलाइदिनुहोस् भनेर उहाँहरूसँग रिक्वेस्ट गरेर एक दुईवटा हामीले कार्यक्रमहरू पनि गरेका छौँ धेरै प्रभावकारी भएको छ अनि त्यसपछि यो आफ्ना बाल बच्चाहरूलाई सडकमा खेल्न नदिनुहोस् भनेर हामीले चाहिँ गुल्मी एफएममा पनि त्यस्तो एउटा चाहिँ केही समय एउटा प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाएका छौँ र केही समयमा हामीले एउटा त्यो सांस्कृतिक जुन हाम्रो गुल्मी लोकदोरी प्रतिष्ठानसँग सहकार्य गरेर जनतालाई चाहिँ जनचेतनामूलक कार्यक्रम गरेर ट्राफिक सम्बन्धी जनतालाई घर घरमा एभ्री होम चाहिँ ट्राफिकको चाहिँ भन्ने एउटा कार्यक्रमलाई निरन्तरता दिने हामीले चाहिँ प्लान बनाएका छौँ त्यही त के देखियो भने तङ्गास बजार जस्तो शिक्षित सचेत सभ्य मानिसहरू बस्ने ठाउँमा होइन त्यहाँ बालबालिकाहरू एकदमै सडकमै खेल्ने होइन दौडिने गर्नु भएको छ त्यसले गर्दा बालबालिका जोगाउन पनि अभिभावकलाई गाह्रो भइरहेछ र स्वयं मोटरसाइकल चालक जिप चालकहरू पनि कति बेला के हुने कुन चाहिँ बच्चालाई ठक्कर दिने हो भन्ने त्रासमा छन् कि त्यसकारण कारणले जनचेतनाको निकै खाँचो भएको छ र आज रेडियो सुनेर बस्नुभएका श्रोताले विशेष गरेर आफ्ना छोराछोरीहरूलाई चाहिँ नि सडकमा जानबाट रोक्नुहोस् भन्ने आग्रह गर्न चाहन्छौँ त्यसै गरी अहिले गुल्मी जिल्लामा लामो समयदेखि दुर्घटनाहरू बढिरहेका छन् न्यूनीकरणका लागि के के भइरहेको छ प्रहरीको तर्फबाट धन्यवाद सर सर्वप्रथम त गुल्मी जिल्लामा अलिकति के छ भन्दा सवारीको अवस्था निकै साँगुरो अनि फुटपाथ अघि एकैछिन अगाडि हाम्रो चाहिँ बालबच्चाहरू सडकमा खेल्ने दुर्घटनाको कारण चाहिँ मानवीय कारण त्यसको दुर्घटनाको कारणमध्ये एउटा मानव मानवीय कारण पनि पर्न आउँछ यान्त्रिक कारण सवारी अब सडकको अवस्था यावत कारणहरू हुन्छन् दुर्घटनाका कारणहरू त्यसमा मानवीय कारण एउटा हो त्यो मानव दुर्घटनाको मानवीय कारण अन्तर्गत सडकमा बालबच्चाहरूले चाहिँ दुर्घटनाको एउटा चाहिँ कारक भएका छन् त्यसलाई चाहिँ तपाईँले एकदम राम्रो पोइन्ट औलाइदिनु भयो त्यसै गरी यो सडक पेटीहरू छैनन् साँगुरा सडकहरू छन् सडक पेटीहरू नभएको फुटपाथको व्यवस्था नभएको र अनि एउटै ठुलो खालको चाहिँ हेभी गाडी आयो भने एउटै गाडीले पनि तपाईँको बाटोहरू पुरै जाम गरिदिन सक्ने साना साँगुरा बाटाहरूले गर्दाखेरि दुर्घटना दुर्घटनाहरू चाहिँ बढेका छन् र दुर्घटना न्यूनीकरणको लागि चाहिँ अब ट्राफिकले चाहिँ सबैभन्दा पहिला दुर्घटना भइसकेपछि चाहिँ जब दुर्घटना हुन्छ भइसकेपछि त्यसको अनुसन्धान गर्ने त्यसपछि चाहिँ पीडितलाई चाहिँ त्यसको चाहिँ न्याय दिलाउने भन्दा पनि त्यो एउटा त्यो भनेको एउटा रिएक्टिभ पोलिसिङ भयो रिएक्टिभ पोलिसिङ भनेको अब दुर्घटना पश्चात गरिने पुलिसिङ हो तर त्यो दुर्घटना नै हुन नदिनको लागि चाहिँ प्रोएक्टिभ पुलिसिङ भनेर चाहिँ हाम्रो एउटा अहिले नयाँ पुलिसिङ अवधारणा छ त्यसलाई दुर्घटना भइसकेपछि त मानवीय क्षति हुन्छ जनताहरूले दुःख पाउँछन् अब धेरै पीडित हुन्छन् दुर्घटना नै नहोस् भन्नको लागि हामीले चाहिँ एउटा रिएक्टिभ पोलिसिङको अवधारणालाई अवलम्बन गरेर यी जनचेतनामूलक कार्यक्रम गर्ने एउटा चाहिँ कार्ययोजना तयार गरेका छौँ सानो गल्ती आवेशमा पछुताउनु पर्ला तपाईँ हाम्रो काम सजा छोरा खुन नदिउँ आवेशमा गरी पछुताउनु पर्ला जुगभरि तपाईँ हाम्रो काम सजा सर खुन नदेऊ जम तपाईँ हाम्रो काम सजा सर खुन नदेऊ गम हतार गरे जीवन अब हामी जाउँ कुराकानीतर्फै त्यो मान्छे झार्नुहुन्छ कि जस्तो यहाँबाट मानिलिनुहोस् बाघमारेसम्म अलिक तल रोइदीसम्म गएर मान्छे छतमा चढ्न दिनुहुन्न तल गएर झार्नुहुन्छ त्यहाँबाट उता त उस्तै छ त्यो बिच बाटोमा रोक्ने उपायहरू के छ अब त्यसको लागि हामीले हदै हदैभन्दा हदैसम्मको पहल गरेका छौँ जस्तै अब छतमा यात्रु चढेर आउँछ ट्राफिक प्रहरीको चाहिँ यहाँ चाहिँ चेक ट्राफिक प्रहरी हुनसक्छ भनेपछि उहाँहरूले चाहिँ अब परैबाट चाहिँ हामी जहाँ हाम्रो चेकिङ हुन्छ त्यो चेकिङमा आइपुग्दासम्म उहाँको सम्पूर्ण कुराहरू अगाडि चाहिँ छतमा नराखिकन अगाडि आफ्नो ड्राइभरको आडामा दुईजना राखेर ठिक्क हालतमा कागजपत्र लिएर आउनुहुन्छ तर चाहिँ अब ट्राफिक प्रहरीले नदेखिने ठाउँमा चाहिँ उहाँहरूले बोक्नुहुन्छ अब त्यसको लागि चाहिँ हामीले छड्के चेक जाँच कार्यक्रम पनि राखेका छौँ ठाउँ ठाउँमा हिजो पनि म उता बलै टक्सार पुगेर चेक गरेर आएँ अब छड्के चेक जाँच सबै ठाउँमा हामीसँग थोरै जनशक्ति छ अब जम्मा एघारजना चाहिँ जनशक्तिले चाहिँ हाम्रो गुल्मी जिल्लाभरि ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ अब त्यो अवस्थामा हामीले अब गाउँ ठाउँमा सकभर हामीले मोबाइल पेट्रोलिङ मोटरसाइकलमा गस्ती गरेर नियन्त्रण गर्ने गरेका छौँ तर समस्या अब मैले देखेको चाहिँ अब जस्तै पनि बजारी यी इलाकाहरूमा अब सहर बजारहरूमा जसरी चाहिँ ट्राफिक व्यवस्थापन गरिन्छ र ऐन नियमलाई चाहिँ पूर्ण रूपमा पालना गराउन सजिलो छ त्यति सजिलो चाहिँ ग्रामीण इलाकामा मैले देखिनँ किनभने एक ठाउँमा कुनै गाउँको कुनै एउटा गाविसमा जानको लागि एउटा मात्र जिपको व्यवस्था भएको हुन्छ त्यो जिपमा चाहिँ त्यो यात्रु चाहिँ जान पाएन भने अब उसले चाहिँ त्यो दिनको यात्रै चाहिँ क्यान्सल गर्नुपर्ने यस्ता अब बाध्यतात्मक अवस्थाहरू छन् व्यावहारिक पक्षहरू छन् अब यी व्यावहारिक पक्षहरू भनेर पनि हामीले आफ्नो नियम कानुनभन्दा चाहिँ छुट दिन मिल्दैन अब यस्तो असिलो चाहिँ धेरै च्यालेन्ज अब च्यालेन्ज चिज मसँग धेरै च्यालेन्जहरू छन् र च्यालेन्ज पनि हो एउटा मेरो अवसर पनि हो एउटा त्यही त तपाईँले व्यवहारिक पक्ष कोटाइहाल्नुभयो र त्यस्ता कुराहरूमा ड्राइभरहरूलाई एकै दिनमा दुई दुई पटक जरिमाना स्वरूप रकम लिनुहुन्छ भन्ने गुनासो आएको छ नि होइन त्यस्तो एउटै गल्तीमा एकै दिनमा दुई पटक जरिमाना हामीले गरेको छैनौँ जस्तै मलाई फोन आएको छ जस्तै उहाँले चाहिँ सिट पेटी नलाइकन सवारी चलाउनु भएको कारणले गर्दा मलाई सय दुई सय रुपियाँ एकपटक जरिमाना काटियो अनि त्यही गाडीले चाहिँ गएर चार पाँच बजेको समयमा छत भोलि मान्छे बोकेर गयो भने त त्यसलाई चाहिँ अब छतमा यात्रा गरेको कारणले गर्दाखेरि अनि अर्को चाहिँ त्यो कसुर चाहिँ फरक हुन्छ तर जरिमाना चाहिँ अब गराउन सकिन्छ तर व्यवहारिक कुराहरूलाई हेरेर कति काहीँ अझै जरिमाना काटेको छ भने छोडिन्छ पनि होइन अब हेरिन्छ तर चाहिँ जरिमाना गर्न सकिने भयो अब उसले त्यही एउटा सिटपेटी नलाएको भनेर त्यही दिनमा चाहिँ गरिदिने गरिया छैन तर दुईवटा गल्ती तिनवटा गल्ती गरिरहेको छ भने त त्यसलाई के गर्ने त छतमा पनि बोक्छ सिटपेटी पनि लाउँदैन अब हेलमेट पनि लाउँदैन अब यस्ता गल्तीहरू धेरै गल्ती गर्छ भने त्यसलाई चाहिँ अब एकचोटि चेतना स्वरूप गराइन्छ जस्तो यो रातो प्लेटवाला गाडी धनीहरूले निकै दण्डित हुनुपर्ने अनि त्यसपछि जीव व्यवसायीहरूसँग गाली खानुपर्ने समस्या रहेछ म एक दिन पश्चिम क्षेत्र नम्बर तिनबाट आउँदै थिएँ होइन त्यति बेला म आफन्तको हैसियतले बसेका थिएँ म लगायत तिनजना चाहिँ नि पारिवारिक मान्छे त्यहाँ चाहिँ एकदमै अलिकति त्यस्तो खालको डर त्रास रहेछ गाली गर्दो रहेछन् अलिकति व्यवहारिक पक्ष पनि त हेरिदिनु पर्ने होला नि तिनीहरूका पनि त मान्छे हुन सक्छन् आफन्त आउन सक्छन् के हो त्यो होइन अब निजी नितान्त एउटा व्यक्तिगत प्रयोजनको लागि चाहिँ रातो निजी सवारीहरू दर्ता भएका हुन्छन् अब निजी सवारी ओसार्ने हुन्छ नि सामान सामान ओसार पसार आफ्नो व्यक्तिगत प्रयोजनको लागि त निजी प्रयोग गर्न पाइयो तर चाहिँ अब निजी सवारी साधनले भाडामा यात्रुहरू भाडामा चाहिँ ओसार पसार गर्ने यो कार्य चाहिँ एउटा गैर कानुनी कार्य हो यो गर्न कानुन अनुसार चाहिँ मिल्दैन र त्यसैलाई चाहिँ अब त्यसैको कारवाहीको सिलसिलामा तपाईँसँग भेटभाव हुनसक्छ त्यति बेला मैले चाहिँ निजी सवारीमा चाहिँ भाडामा यात्रु बोकेको भेटेर मैले उहाँहरूलाई चाहिँ यसो गर्न पाउनुहुन्न तपाईँले चाहिँ भाडामा यात्रु बोक्ने तपाईँलाई अधिकार छैन भनेर ती प्यासेन्जरहरूलाई मैले झारेको थिएँ झारिसकेपछि फेरि भाडाको गाडीलाई चाहिँ मैले भाडाको जिपलाई बोलाएर अनि भाडामा ती प्यासेन्जरहरूलाई चाहिँ पठाउन खोज्दा पनि त्यो अब यतैबाट चाहिँ पहिले अलिकति बसिसकेछन् तर सबै यात्रुहरू त्यसमा पनि हटेन अनि त्यसपछि अब तपाईँको विकल्पमा गाडीहरू पनि यो ग्रामीण इलाकामा अब गाडीहरू थोरै छन् धेरै छैनन् चाहे जति गाडी प्रशस्त रूपमा पाउँदैन अब गाडीको समस्या भयो त्यसपछि अर्को एउटा बसमा त्यसमा पनि अब बाहिर चाहिँ भित्रभन्दा अब बाहिर चाहिँ झुन्डिएर छतमा पनि बरु भित्रै चाहिँ ठेलेर गरेर जसो तसो गरेर मैले पठाएँ तर समस्या च्यालेन्ज चाहिँ धेरै नै च्यालेन्ज छ ग्रामीण इलाकामा अब सहरी इलाकाको तुलनामा ग्रामीण हरेकामा च्यालेन्ज पनि छ र कानुनी रूपमा चाहिँ कानुनभन्दा तल रहेर चाहिँ हामीले काम छोड्नेको अवस्था पनि छैन त्यही त कानुन रूपमा एकातिर भयो व्यवहारिक कुरा पनि हामीले गर्नै पनि पर्ने तपाईँले बुझिहाल्नुभयो ग्रामीण क्षेत्रमा तपाईँको सिकिस्त मध्यरातमा एकचोटि दोहली गाविसमा एकजना बिरामी भएको मैले पाएँ होइन त्यति बेला फोन आयो हामीलाई पनि कसरी लाने होला गाडी चाहिएको त्यति बेला के थियो समस्या नि नम्बरवाला जीवहरू पाएन त्यति बेला रातो प्लेटवालाले मान्छे बोक्न पर्यो चार पाँचजना त ल्याउनु पर्यो त्यस्ता समस्याहरू पनि छन् त्यस्ता समस्यालाई ध्यानमा राखेर उनीहरूलाई पनि अलिकति केही हेर्ने हो कि के लाग्छ अब यो गुल्मी जिल्लाको सिचुएसन अनुसार कुरा गर्नुपर्दा तपाईँको निजी जस्तै भाडाका ट्याक्सीहरू यहाँ दर्तै छैनन् ट्याक्सी नै छैन गुल्मी जिल्लामा मैले ट्याक्सी देखाएको छैन ट्याक्सी स्टेसन पनि देखाएको छैन ट्याक्सी पनि छैनन् अब मान्छेलाई तत्काल बिरामी हुन्छन् त्यसलाई लिएर जानुपर्छ अस्पतालसम्म पुऱ्याउनु पर्छ हुन त एम्बुलेन्सहरू चाहिँ छन् यो ठाउँमा एम्बुलेन्सहरू मैले देखेको छु तर एम्बुलेन्सले पनि सम्भव नभएको हुँदा तत्काल एम्बुलेन्सभन्दा नजिकमा चाहिँ अब रातो प्लेटवाला घर नजिकै भएकोहरूलाई बिरामी पर्दा पसिलो पर्दा असहज पर्दा जस्तै सामाजिक रूपमा चाहिँ चाहिँ अब असहजता चाहिँ सिर्जना भएको अवस्थामा त हामीले त्यसलाई व्यवहारिकता भनेको नि यही हो यसलाई चाहिँ हामीले हेरेका छौँ किनभने यहाँ निजी चाहिँ एउटा तपाईँको भाडाका ट्याक्सीहरू छैनन् अब मान्छे बिरामी पर्दाखेरि अब निजी गाडीले चाहिँ हस्पिटलसम्म लान्छु भन्दा चाहिँ हामीले रोकेका छैनौँ त्यही नै हो व्यावहारिकता भनेको तर व्यावहारिकता भनेर सम्पूर्ण रूपमा चाहिँ निजी प्लेटमा तपाईँले चाहिँ भाडामा मान्छे बोक्छन् भने त्यसलाई त व्यावहारिकतामा छुट दिन सकिँदैन सर अनि तपाईँ त गुल्मी जिल्लामा आएको पनि धेरै भएको छ कहिले आउनु भयो अरे हालसालै डेढ महिना जति हुनु लाग्छ त तपाईँलाई गत वर्षदेखिका अथवा विगतका कुराहरू कम थाहा होला नोट गरेर त ल्याउनु भएको छैन होला अहिले तपाईँ आएदेखि सवारी दुर्घटनाहरू कति भयो यो महिना चैत महिनामा त दुर्घटना खासै सुन्ने जस्तै छन् खासै दुर्घटना भएको छैन अघिल्लो फागुन महिनामा चाहिँ जम्मा दुर्घटना सातवटा सवारी साथ दुर्घटना भएको थिए यसमा जिप कार तिनवटा ट्र्याक्टर दुईवटा र मोटरसाइकल दुईवटा गरेर जम्मा सातवटा दुर्घटना भयो त्यसबाट चाहिँ तिनजनाको मृत्यु भयो दुईजना पुरुषको मृत्यु भएको छ एकजना महिलाको मृत्यु भएको छ गम्भीर घाइते पन्ध्रजना हुनुभएको थियो पुरुष सातजना महिला छजना बालक एकजना र बालिका एकजना गरेर पन्ध्रजना गम्भीर घाइते हुनुभएको थियो अनि साधारण साधारण घाइतेमा पुरुष छजना गरेर जम्मा छजना चाहिँ साधारण घाइते हुनुभएको थियो यसरी चाहिँ सवारी साधनहरूमा पाँचवटा क्षति भएको थियो भने जम्मा दुर्घटना सातवटा भएका थिए र प्रत्येक महिनाको अन्त्यमा चाहिँ हामीले यसरी चाहिँ डाटा रेकर्ड गरिने हुँदा यो महिनामा त खासै यति नै दुर्घटना भएको छैन सामान्य दुर्घटना भएको छैन त हेरौँ अब दुर्घटना भन्ने कुरा चाहिँ अब भवितव्य जस्तो अब कति कुराहरू चाहिँ चालकको चाहिँ लापरवाहीले चालकले मापसी सेवन गर्छन् अनि चालकका लापरवाहीका कारणले दुर्घटना हुन्छन् मानवीय कारणले गर्दा नि दुर्घटना हुन्छन् अब सवारी साधनको अवस्था यान्त्रिक कारणले गर्दा नि चाहिँ दुर्घटनाहरू हुन्छन् अनि त्यसपछि तपाईँको दुर्घटनाको कारण सडकको अवस्थाले पनि दुर्घटना हुन्छ किन भन्दा हाम्रो गुल्मी जिल्लाको सडक अवस्था हेर्नु नाजुक स्थितिको छ विभिन्न घुम्ती मोडहरू छन् अब साँग्रो छ एउटा गाडीदेखि अर्को एउटा ठुलो गाडी आयो भने मोटरसाइकलले पनि साइड लाउनु पर्ने स्थिति छ बाटोको अवस्था हेर्दा अब यस्तो स्थितिमा चाहिँ अब दुर्घटना हुन सक्छ दुर्घटना नहोस् भन्नको लागि हामीले सक्दो प्रयास गरेका छौँ गर्छौँ पनि तपाईँले आज चालकहरूको पनि गुनासो राखिदिउँ होइन धेरै दुःख दिने गरेको कतिपय अवस्थामा भन्ने खालका गुनासाहरू आछन् होइन त्यस्ता गुनासो भाषाहरूलाई अलिकति सम्बोधन गरेतिर लाग्नु भएको छ जस्तै जरिमाना गर्ने कुराहरू भयो होइन विविध छन् नि तपाईँको सरले कति राम्रो कुरो उठाउनु भयो अब ट्राफिक प्रहरीले चाहिँ गल्ती गर्ने चालकलाई अब सजाय दिने जरिमाना गर्ने काम हो अब उहाँहरूलाई चाहिँ अब ट्राफिक प्रहरीले सजाय भनेको जस्तै तपाईँको पकेटको सय रुपियाँ किन नहोस् पचासै रुपियाँ किन नहोस् तपाईँले सजाय स्वरूप जरिमाना स्वरूप तिर्नु पर्दा तपाईँको मन अलिकति खिन्न हुन्छ सबैजना खुसी हुँदैन अब ट्राफिक प्रहरीले गल्ती गर्नुभयो तपाईँले तपाईँले जरिमाना काट्नुहोस् भन्ने कुरा सहज कुरा होइन सर त्यो भएको हुँदा सबैसँग ट्राफिक प्रहरीसँग चाहिँ राम्रो राम्रो हुन्छन् ट्राफिक प्रहरीसँग सबैजना ऊ मिल्छन् भन्ने चाहिँ कुरा हुँदैन तर चाहिँ यो सहज छैन यो यो असहज स्थिति हो असहजता अब किन भन्दा तपाईँको चाहिँ चालकले तपाईँको सडक चालक यात्रु पैदल यात्री हरेक नभनौँ सडकसँग सरोकार राख्ने सम्पूर्ण निकाय जस्तै तपाईँको पैदल यात्री हुने भए सडक भनेको सडकमा यात्रा गर्ने हरेक सरोकार राख्ने व्यक्तिहरू होइन उहाँहरूले चाहिँ बुझ्नु पर्यो कि ट्राफिक प्रहरीले चाहिँ गरेको काम के हो त उहाँहरूले किन चाहिँ के को लागि कारवाही गर्नु भएको छ जस्तै हेलमेट लगाएर हिँड्नु भनेको चाहिँ उसको व्यक्तिगत सुरक्षाको लागि हो ट्राफिक प्रहरीको सुरक्षाको लागि त होइन त्यो ट्राफिक प्रहरीको सुरक्षाको लागि होइन मेरो सुरक्षाको लागि हो यो ट्राफिक प्रहरीले चाहिँ मलाई यो के कारणले जरिमाना गर्न खोज्दैछ भन्दा मेरै आफ्नै सुरक्षाको लागि चाहिँ यसले उहिलाई जरिमाना गराउँदैछ भन्ने कुरो उहाँले बुझिदिनु पर्यो जस्तै अब छतमा यात्रा नगर्नुहोस् भनिन्छ छतमा यात्रा हुँदा तपाईँको एउटा सवारी साधनको जे जति क्षमता छ त्यही क्षमता अनुसारको चाहिँ तपाईँको जस्तै मानव प्रेम सर हजुरले चाहिँ पचास केजी वेट बोक्न सक्ने तपाईँको क्षमता छ भने तपाईँलाई सय केजी वेट बोकाइदियो भने तपाईँ सहज रूपमा चाहिँ आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्छ र सक्नुहुन्न अब तपाईँलाई सय केजी वेट बोकाउँदाखेरि गर्दाखेरि तपाईँ पचास केजी क्षति हुने ठाउँमा सय केजी क्षति हुने भयो क्षति धेरै हुने भयो जस्तै अब तपाईँको नेपाल सरकारले पनि तपाईँको यो दुर्घटना के अरे तपाईँको बिमा सिस्टमहरू सडक दुर्घटनाबाट चाहिँ अब राहतको सिस्टम राखेको छ बिमा राखेको छ जस्तै अब तपाईँको सिटको जे जति गाडीको चाहिँ क्षमता छ त्यही क्षमता अनुसारको मान्छेले चाहिँ अब बिमा भएको हुन्छ त्योभन्दा बढी चाहिँ यात्रुहरूको चाहिँ दुर्घटनाबाट क्षति भयो भने त्यो बिमा कसले बिहोर्ने त्यो कारणले गर्दा हामीले चाहिँ रोक्न खोजेको तर मान्छेले भन्छन् जान पाइयो ट्राफिकले गर्दा चाहिँ हामी ठाउँमा पुग्न पाइएन भनेर ट्राफिक ट्राफिकले चाहिँ हाम्रो लागि गर्दैछ हाम्रो सुरक्षाको लागि गर्दैछ भन्ने कुरा जनता मानसमा चाहिँ चेतनाको कमीको कारणले गर्दा नै हामीले यो जनचेतनामूलक कार्यक्रम गर्ने अभियान चलाउन थालेका सानो गल्ती आवेशमा गाडी पछुताउनु परला जुगभरि तपाईँ हाम्रो काम सजा सडक हुन नदेऊ आवेशमा गाडी पछुताउनु पर्ला जुगभरि तपाईँ हाम्रो काम सजा सडक हुन नदेऊ तपाईँ हाम्रो काम सजा सडक हुन नदेऊ